पनि त कोही पराया त होइन रातै रगत रङको पानी होइन ऊ पनि त मान्छे बेमुलुको होइन अङ्गालोमा हिन्ने हुई झोपड़ी को जीवन उसको सब कुछ होना ना भोको नंगो बा अब एउटै आकाशबा किन सास भिन्नै किन एउटै बाता उपनीत त मान्छे हृदय होइन उसको आँसु छ मैला पानी होइन उसको रुखो जीवन आदि भित्र खोज यौवनामा फुल गरी फुल्लाई सोध रीति र रिवाजता बन्छ र बिग्रन्छ प्रीति जसको ठुलो हृदय नै छुटिन्छ उपनीत पनि त मान्छे कुनै भुल मान्छे ढुङ्गा होइन